हाम्रो वेबसाइट नेट खोलेर गीत सङ्गीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ मेरो मनभित्रका अनगिन्ती तिर्सनाहरू डियर कल्याण उठाएर मनभित्रका अनगिन्ती तिर्सनाहरू उडाएर तनभित्रका थकानका लाखौं लाख मूर्छनाहरू अभिशप्त मनभित्र बस्न नसकेर बारम्बार निस्करी निस्किरहने छटपटीका ज्वार भाटाहरू र अनगिन्ती सम्झनामा डुलिरहने मनका तिनै परिणतिहरू कहिलेकाहीँ म आफ्नो जीवनलाई आफ्नै लेखोटबाट अनुमान लगाउँछु कहिलेकाहीँ म मेरो जिन्दगीलाई आफ्नै लेखोटबाट छुट्याउँछु शब्द शब्दका थुम्काहरू बनाएर शब्द शब्दका पोकाहरू उनेर यताउति राख्छु यत्र सत्र सर्वत्र पछारिन्छन् मेरा अतीतका अनगिन्ती घटनाहरू कहिलेकाहीँ एउटा चेली हुनुको नाताले मनबाट विद्रोह गर्न मन लाग्छ मान्छे जन्मिएपछि दुःख र सुख त भोग्दै जान्छ तर कहिलेकाहीँ जब मान्छे बिक्री हुने वस्तुमा राखिन्छ तब जीवनले जीवनलाई घात गरे जस्तै लाग्छ डियर कल्याण जीवनले जीवनलाई प्रतिघात गरे जस्तो लाग्छ जीवनले जीवनलाई आहात गरे जस्तो लाग्छ त्यसैले त मनका यी तरेलीहरू खोल्न मन लाग्छ त्यसैले त मनका यी परिणतिहरू आफै भित्र रहेका र गुम्चिएर बसेका यी भावनाहरू छरपष्ट पार्न मन लाग्छ किन लेख्न मन लाग्यो तपाईँलाई यो जीवनको कथा म आफैलाई थाहा छैन किन तपाईँ समक्ष पठाउन मन लाग्यो म आफैलाई थाहा छैन यसको उत्तर जब तपाईँको आवाजबाट लाखौं लाख मानिसका लागि प्रसारण हुन्छ त्यति बेला मात्र मैले यसको जवाब पाउनेछु मैले लेखिरहेकी छु डियर गल्यान यो मेरो साँचो कथा हो मैले सम्पूर्ण फोटोहरू र प्रमाणहरू सक्दो पठाएकी छु च्याथेर नफ्याँकिदिनु होला फ्याँकिदिए तपाईँलाई पाप लाग्छ मनको अन्तर कुनाबाट लेखिएको यो जीवनको साँचो कथा हो जो म आज तपाईँलाई सुनाउन चाहन्छु डियर कल्याण मेरो नाम निरूपा रायमाझी हो म सुनाउँछु अब मेरो कथा मेरो जन्म विक्रम सम्म दुई हजार एकचालिस साल भदौ चार गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धि खर्कमा भएको हो म घरकी कान्छी छोरी मेरा दुईजना दाई र दुईजना दिदी हुनुहुन्छ बुबाको अर्घाखाँची बजारमा ठूलो होटल थियो धेरै पहिलेदेखि होटल चल्थ्यो अर्घा बाटो बनाउन आउनेहरू इन्जिनियरहरू बाटोका ठेकेदारहरू हाम्रो घरमा खाना खान्थे ठुलो मेला चल्थ्यो त्यति बेला कसैले भनेको सम्झना छ यो कान्छी छोरीलाई त मैले बुहारी बनाउनु पर्छ भनेर कसैले भनेको मलाई अझै पनि सम्झना छ तर सम्झना सम्झनामै रहे डियर कल्याण मैले सानोमा अर्घा खाँचीमै पढेकी डियर कल्याण मेरो पढाइ अर्घाखाँची भएको हो यतिखेर नेपालको अर्घाखाँची जिल्ला निकै प्रसिद्ध छ ऐतिहासिक स्तरबाट हेर्दा र युद्धताका घटनाहरूले अझ अर्घाखाँचीलाई अझ जीवन्त बनाएको छ बिर्सन नसकिने घाउहरू छन् अर्घाखाँचीभरि देश परिवर्तनका नाममा मरेका मान्छेहरूका लाखौं लाख लासहरूले अझै पनि सरापिरहेका छन् ती राजनीति गर्ने नेताहरूलाई तर जे जस्तो भए पनि ती दुःख र युद्धका दिनहरू यतिखेर टरिसके शान्तिका दिनहरू आउँछन् कि भनेर नेपालीले वर्षौँदेखि कुरेर बसेका छन् तर कहिले आउँछ थाहा छैन मलाई राजनीति गर्ने भन्दा आफ्नो जीवनलाई समृद्ध बनाउने र आफ्नो बाटोमा लम्कने मान्छेहरू मनपर्छ टेर्खल्या त्यसैले म आफ्नो बारेमा कुरा गर्छु अब मेरो दुईजना दिदीले पनि त्यही पढ्नु भएको तर दाईहरूले कपिल वस्तुस्थित चन्द्रौटा मामा घरमा बसेर पढेका थिए दुईजना दादी दाईहरूले म पनि धेरै पटक चन्द्रौटा झरेकी थिए त्यहाँबाट चन्द्रौटामा मेरो मामा घर थियो चन्द्रौटा बजारबाट अलिकति तल गएपछि मेरो मामा घर सुरु हुन्थ्यो तराईका फाँटहरू त्यसैले तराईतिर म आबद्ध थिएँ तराईसँग मेरो गहिरो नाता थियो यसरी सानोमा मैले मदेखि माथिका दिदीहरूसँग रमाइलो गर्दै दिनहरू बिताउन थालेँ र मैले स्कुलहरू पनि त्यही खाँचीमै पढ्दै गएँ रमाइला थिए ती दिनहरू बुबा आमाको कान्छी छोरी घरमा आएर खासै काम गर्नु पर्दैन थियो आमा बुबाले काम गर्नुहुन्थ्यो मलाई पढ मात्र भन्नुहुन्थ्यो तर पनि कहिलेकाहीँ होटलमा नयाँ मानिसहरू आउँदा म तल वर्लन्थे र तिनीहरूका कुरा सुन्थे नानाथरी कुरा हुन्थे मान्छेहरूका भिन्न भिन्न बुद्धि भिन्न भिन्न दिमाग भिन्न भिन्न मान्छे यो संसार चलेकै यही विचित्र संसार चलेकै कारण यही हो भिन्न भिन्न मान्छेको कुरा कहिलेकाहीँ युद्धताका माओवादीका मान्छेहरू राति आएर चन्दा माग्थे सरकारी पक्षका मान्छेहरू पनि त्यतिकै आउँथे डर र त्रास त्यत्तिकै थियो तर पनि बुबाले भन्नुहुन्थ्यो ठाउँ छोडेर भाग्नु हुँदैन हामी यो ठाउँमा हाम्रो माटोको नाता छ हामी पनि भाग्यौँ भने यहाँ को बस्छ जे हुन्छ जसो हुन्छ यहीँ सहला मरे यहीँ मरौला भनेर आमालाई बारम्बार सम्झाउनुहुन्थ्यो कैयौँ दिनसम्म युद्धताका हाम्रा होटलहरू बन्द हुन्थे खानाको अभाव हुँदा बुबाले कसो कसो गरी मानिसहरूलाई खानाको व्यवस्था गर्नुहुन्थ्यो मलाई अझै पनि याद छ समय त्यसरी घरकदै गएको थियो डियर कल्याण समय त्यसरी बित्दै गएको थियो विक्रमसम्म दुई हजार सन्ताउन्न सालसम्म अनवरत रूपमा युद्धले गाजिरहेको मेरो जिल्लालाई अझ छोड्न सकेन ठुल्ठुला घटनाहरू भए म ती घटनाहरू उल्लेख गर्न चाहँदैन डियर कल्याण तर जसो तसो विक्रम सम्म दुई हजार सन्ताउन्न सालमा मैले एसएलसी सकेँ एसएलसी सकेपछि मैले कहाँ पढ्ने र कसो गर्ने भन्ने कुरा भइरहेको थियो हुने नै भयो एउटा चेलीको लागि एसएलसी सकेपछि ठुलो समस्या हुँदो रहेछ त्यति बेलासम्म दिदीहरूको विवाह भइसकेको थियो जसो तसो जेठो दाई जापानमा हुनुहुन्थ्यो र ममा र अर्को दाई कोरियामा हुनुहुन्थ्यो मलाई राम्रोसँग याद छ त्यसैले दिदीहरूको विवाह भइसकेको कारणले बुबाले सारा बोझहरू आफूबाट हटे जस्तो महसुस गरिरहनु भएको थियो यो कान्छी छोरी हो यसको त ताम झाम गरेर विवाह गर्छु भनेर बुबाले कुरा सुनाउनुहुन्थ्यो आमा भन्नुहुन्थ्यो तैँले पढिनस् भने तेरो विवाह हुँदैन भन्नुहुन्थ्यो त्यसैले मैले पढाइतिर ध्यान दिन्थेँ हामीलाई अरू काममा र खटन पटनमा अराउनु हुँदैन थियो आमाले र बुबाले सायद त्यसैले होला विक्रमसम्म दुई हजार सन्ताउन्न सालमा मैले राम्रैसँग एसएलसी पास गरेँ डियर कल्याण राम्रोसँग एसएलसी पास गरेँ र एसएलसी पास गरेपछि मेरा चाहनाहरू अगाडि बढ्दै गए र म जीवनको गोरेटोमा एउटा मिठो सपना बोकेर हिँडिरहे डियर कल्याण बस हिँडिरहे डियर कल्याण मिलाएर कतै मिल्न नसकिने यी जीवनका बिजोडा नम्बरहरू सजाएर कतै सजाउन नसकिने यी जीवनका सपनाहरू यता मिलायो उता भत्कने उता समायो यता नपुग्ने यता तान्यो उता अपुरो हुने उता मिलायो यता फेरि अधुरो हुने जीवन यस्तै छ जीवन रङ्गीन पनि छ जीवन सङ्गीन पनि छ जीवन उज्यालो पनि छ र जीवन अध्यारो पनि छ जीवन घाम छाया पनि हो जीवन अधेरी पनि हो अँधेरी र उजेलीको समीपभित्र जब जीवन एउटा गाँठो भनेर बाँधिन थाल्छ तब जीवनलाई बुझ्नेहरूले जसरी पनि बुझ्न थाल्छन् कोही दुःखमा डुब्छन् कोही खुसीमा रमाउँछन् कोही जिन्दगी यस्तै हो भन्छन् कोही जिन्दगी यस्तो होइन भन्छन् आफ्नो भाषा आफ्नो परिभाषा आफ्नो जिन्दगी म पनि आफ्नो जिन्दगीको परिभाषा लेख्दैछु डियर कल्याण यतिखेर तपाईँलाई मैले अघि नै अवगत गराए त्यसपछि मैले प्लस टू अर्थात् एसएलसी पछिको पढाइ पनि मैले अर्घाखाँचीमै पढेँ तर विक्रमसम्म दुई हजार साठी सालमा मैले प्लस टू लेभलको पढाइ सकेपछि त्यहाँ गाह्रो हुन थाल्यो देशमा नराम्रोसँग युद्धमा फसिरहेको थियो विद्रोही पक्ष र सरकारी पक्षको अर्का खाँचीमा पनि नपत्याउने किसिमका घटनाहरू घटे त्यहाँको सैनिक ब्यारेक आक्रमण हुँदा कति घटनाहरू आज सम्झन छुटिएर ल्या दुःखहरू बिसाउने ठाउँ नै छैनन् जस्तो लाग्छ त्यसपछि त्यहाँ गाह्रो हुन थालेपछि बुबाले मलाई बुटोल पठाउने निर्णय गर्नुभयो तर मेरो साथी अरुणा र म काठमाडौँ जाने अड्डिलियौँ काठमाडौँमा बुबाको साथीको घर थियो असाध्य मिल्ने साथी बारम्बार हाम्रो घर आइरहनुहुन्थ्यो उहाँको घर पनि चन्द्रौटामा थियो कपिल वस्तु जिल्लाको चन्द्रौटामा बुबाको सानैदेखि मिल्ने साथी र बुबाले साथीलाई फोन गरेपछि उहाँको साथीको घरमा बस्ने हामी भयौँ पहिले त त्यही खाना खाने कुरा थियो तर पछि हामी छुट्टै पकाएर खाने कुरा भयो बुवाको साथीको घर सीता पाइला थियो केदार अङ्कल हो उहाँको नाम कल्याण र यसरी हामी विक्रमसम्म दुई हजार साठी सालमा बुबाले हामीलाई काठमाडौँ लिएर आउनुभयो म र अरुणालाई अरुणाको बुबा घर पनि अर्का खाँचीमै थियो हामी दुवैजनाले पढ्ने भयो र त्यति बेला अरुणाको दाई पनि त्यहीँ पढ्न आउने भएपछि र दाईलाई मेरो गार्जियन बनाएर त्यहाँ बसाल्नु भयो बुबाको साथीको घर थियो तल्लो फ्ल्याटमा हामी बस्थ्यौँ माथिल्लो फ्ल्याटमा बुबाको साथीहरूको परिवार बस्थ्यो त्यसैले पूर्ण अनुशासित भएर हामी बस्नु पर्थ्यो अनुशासनविहीन जिन्दगी त्यहाँ चल्दैनथ्यो सबैले अनुशासनमा बस्नुपर्छ भन्ने कुरा गर्नुहुन्थ्यो त्यसैले हामी अनुशासित थियौँ डेयर कल्याण संस्कारले सब चिज सिकाउँछ डेयर कल्याण बुबा आमा जस्तो हुन्छन् बच्चाहरू त्यस्तै हुन्छन् अपवाद छोडेर बुबा आमाले जस्तो संस्कार लिन्छन् बच्चाहरूमा त्यही संस्कार आउँछ केही अपवाद छोडेर यही हो जीवनको शिक्षा त्यसैले बुबा आमाले दिने शिक्षा भनेकै संस्कार रहेछ छोराछोरीले असल संस्कार पाए भने तिनीहरू असल हुन्छन् र खराब पायो भने तिनीहरू खराब हुन्छन् सायद त्यही भएर होला डियर कल्याण मैले पनि आमा बाबुले जे जे जाने जे जे सिकेँ मैले पनि त्यही पाएँ डियर कल्याण र पाउँदै गएँ र त्यही कुरा आफूमा लागु गर्दै गएँ र त्यसपछि सीता पाइलामा बसेर म र अरुणाले पढ्न थाल्यो मेरो ठुलो दिदीको बिहे भएको घर बर्दियामा थियो र सानो दिदीको बिहे भएको घर बुटोलमा थियो त्यही भएर बुबाले हामीलाई बुठोलमा पढ भनेर मलाई कर गर्नुभएको थियो तर दिदीको संयुक्त परिवार भएकोले मलाई त्यहाँ बस्न मन लागेन दिदीको ठुलो परिवार थियो त्यहाँ सबैजनासँग मिलेर बस्न गाह्रो हुन्छ कि जस्तो लाग्यो टाढा बसे त माया हुन्छ त्यही सम्झेर म त्यहाँ बसिनँ र त्यहाँबाट काठमाडौँ आएकी हुँ म काठमाडौँ पढ्न आउनुको कारण त्यही थियो तर काठमाडौँ आएपछि हामी खुसी थियौँ एउटा नयाँ ठाउँ नयाँ परिवेश देशको राजधानी सब चिज सहज लाग्थ्यो सब चिज ठिक लाग्थ्यो सब चिज राम्रो लाग्थ्यो यसरी पढाइ चल्दै गयो पढाइ अगाडि बढ्दै गयो विक्रमसम्म दुई हजार बैसठी त्रिसठी सालको आन्दोलन ताका बुबाले बाहिर ननिस्कनु भन्नुहुन्थ्यो तर हामी बाहिर निस्कन्थ्यौँ विशाल आन्दोलन भयो देशमा मानिसहरू भन्थे यो आन्दोलन पछि देशले काँचुली फेर्छ नेताहरू भुइँमा खुट्टा बजार्दै भाषण ठोक्थे यो आन्दोलन सफल भयो भने तपाईँहरूको जिन्दगी युरोप र अमेरिकाको जस्तो हुन्छ तर सब कुरा मात्रै काम कसैका पनि रहेनन् ढेर्कल्या त्यसैले त आज देश थोत्रो भन्दा थोत्रो भएर चारैतिर अस्तव्यस्त भएर फैलिरहेको छ तर पनि सचेत मान्छेहरू राजनीतिभन्दा गैर राजनीतिमा जीवन बिताउनेहरूले यो जीवनलाई र यो देशलाई अगाडि बढाएका छन् हिजोको भन्दा अझ प्रगति भएको छ देशमा आशाका थुप्रै त्यान्द्रोहरू छन् तर सबै प्राइभेट सेक्टरमा र व्यक्तिगत तरफबाट गरिएका प्रयासहरूले देशलाई केही सास फेर्ने बाटो दिएको छ र हामी पनि त्यही बाटोमा हिँडिरहेका छौँ डियर कल्याण म खुसी छु आफ्नो जिन्दगी देखेर सायद त्यसैले होला म यो कथा लेखुन्जेलसम्म जीवनका दुःख र सुखलाई आफूभित्र अनुवाद गर्दै हिँडिरहेकी छु र लेखिरहेकी छु डियर कल्याण यसरी विक्रमसम्म दुई हजार बैसठी त्रिसठीको आन्दोलन पश्चात देशमा शान्ति छायो त्यसपछि एक दिन आमाले मलाई फोन गरेर भन्नुभयो यहाँ पनि कस्तो रमाइलो छ यहाँ आइज न छोरी आमा बुबाले बोलाएपछि म गए त्यति त्यो दिन जापानबाट दाईले फोन गरेर पैसा पठाइदिनु भयो र भए भरको सामान किनेर म अर्का काजीतिर लागे र बेलुका घर पुगे माइक्रो बसबाट भर्खर ओर्लिएकी थिए आमाले सुनाउनु भयो तँलाई केटाहरू हेर्न आउँदैछन् है अलि राम्री भएर बस म छक्क परे किन त्यस्तो भन्नुभएको भनेर र त्यसपछि आमाले भन्नुभयो भोलि आउँदैछन् म केही बोलेन मैले बालापनको सम्झेँ एकजना तराईवासी इन्जिनियर हुनुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो मेरो छोराले कान्छी छोरीलाई मन पराउँछ सायद तपाईँको छोरी मैले बुहारी बनाउनुपर्छ भनेर मलाई असाध्य माया गर्नुहुन्थ्यो मलाई थाहा थिएन डेर्कल्याङ पछि मात्र थाहा पाए उसको नाम केबाट आउँथ्यो मानव उसको नाम कमल हो मलाई अचम्म लाग्यो यसरी अनायास किन मलाई विवाह गरिदिने निर्णय गरेका होलान् परिवारले मैले केही सोच्नै सकेन त्यो रात मैले आफैले आफैलाई कल्फिरहे ढेर गल्या त्यो रात मैले आफैले आफैलाई सोचिरहे म के गरौँ मैले बुझ्नै सकिनँ बस मैले बुझ्नै सकिन Image FM 97.9 हेर कल्याण माथि माथि उड्दै जाने वायु पंखी सपनाका भेलहरू र गन्तव्यहीन यात्राहरूमा भेटिने अनगिन्ती हावाका मेलहरू तिनै भेलहरू तिनै मेलहरू र समय सामेक सापेक्ष हुँदै जाने जीवनका अन्तरङ्गहरू कहिले भेटिने घाउहरू कहिले भेटिने मलमहरू कहिले भेटिने खुसीहरू र कहिले भेटिने पीडाहरू जिन्दगानीका यी मिठा नमिठ सपनाहरू तिर्सनाहरू र तिनै ताना बानाहरू कसरी भनौँ ढेर कल्याण जीवन अप्ठ्यारोबाट हिँड्ने बाटो हो भनेर कसरी भनौँ जिन्दगी सजिलै सजिलो दो बाटो हो भनेर बाटोमा भेटिने अनगिन्ती सम्झनाका टुक्राहरू उठाएर आज म हिँडिरहेकी छु जीवनमा भेटिने अनगिन्ती मनका तिर्सनाहरू देखाएर मैले भनिरहेको छु तर समयले नेटो काट्दै जाँदा अतीतमा देखिने तिनै घाउहरूलाई आज म मलम बनाएर लगाइरहेको छु डियर कल्याण आफैसँग कुरा गर्छु आफैसँग जीवनलाई गाँसेर हेर्छु र कहिलेकाहीँ आफ्नो वरिपरिको परिवेश हेर्छु र मैले अतीतमा बिताएका मेरा दुःखहरू मेरा घटनाहरू मेरा पीडाहरू कति कष्टप्रद छन् म सुनाउन चाहन्छु ढेर कल्याण तपाईँलाई आज मेरो कथा बस मेरो आफ्नो कथा हाम्रो वेबसाइट www.devchuli.net खोलेर गीत संगीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ यसरी बैसठी त्रिसठीको आन्दोलनपछि पहिलोपटक घर जाँदा मेरो विवाहको कुरा उट्टु मेरो लागि अचम्मको कुरा थियो र अर्को दिन नभन्दै करिब तिन बजेतिर केही मानिसहरू हाम्रो होटेलमा आए होटल जस्ताको तस्तै थियो पुरानो ठाउँ पुरानो परिवेश मान्छेहरूले स्वीकार्थे मेरो बुबाको आतिथ्यलाई र आमाको सत्कारलाई तिनीहरू पनि आए नभन्दै त्यही अङ्कल आउनु भएको रहेछ साथमा अर्को एकजना छोरा पनि थियो आउन साथ पानी खानुभयो उहाँहरूले चिसो पानी बुबाले त्यति बेला पानीमा कागती हालेर दिनुभयो उहाँहरूले खुसी साथ पानी खानुभयो अरू केही पनि खानु भएन त्यसपछि खानेकुराहरूको सबै चल्दै गयो र त्यसपछि म पनि तर आएँ तल आएर हेरेँ त्यो मलाई आमाले बोलाउनु भएको थियो त्यति बेला सबैसँग परिचय भयो त्यही क्रममा उहाँको छोरा पनि हुनुहुन्थ्यो म कसरी भनौँ डियर कल्याण मलाई राम्रोसँग याद छ त्यति बेला उसले निलो कलरको टी सर्ट र कालो जिन्स प्यान्ट लगाएको थियो र खुट्टामा नाइकी जुत्ता थियो उसको मलाई त्यतिसम्म याद छ हेर्दा हिस्सी परेको राम्रै लाग्थ्यो मलाई र त्यो दिन धेरै बेर कुरा भयो मसँग उसले मसँग कुरा गर्यो त्यसपछि माथिल्लो तलामा गएर हामी एकछिन बस्यौँ त्यो बेला पनि उसले मलाई धेरै प्रश्नहरू गर्यो मैले प्रश्न सोध्न मन पराएन मलाई मसँग त्यो संस्कार थिएन ढेर्का ल्याउने र त्यसपछि उनीहरू विदा भएर गए करिब चार पाँच घन्टापछि खानासाना खाएर गए सम्पूर्ण चिज खाएर गइसकेपछि बेलुकी आमाले मलाई भन्नुभयो केटा इन्जिनियर हो इन्डियाको बेङ्गलोरबाट पढेर आएको बाउ पनि इन्जिनियर उसले सानैदेखि मन पराएको तिमीलाई केटा कस्तो छ मैले केही भन्नै सकिनँ डियर कल्याण मैले केही बुझ्नै सकिनँ मैले भने आमा हेर्दैमा त को राम्रो हुन्छ र बानी व्यवहार कस्तो छ मलाई थाहा छैन त्यसपछि बुबाले मलाई भन्नुभयो चिन्ता नगर छोरी उसको बुबाले सानैदेखि तिमीलाई बुहारी बनाउँछु भन्नुहुन्थ्यो त्यसपछि म चुपचाप सोचिरहे केही बुझ्नै सकिनँ म अलमलमा परिरहे केही छैन उनीहरूले हेरेर गएका छन् केटाले काठमाडौँमै पढेको तेरो दाईलाई राम्रोसँग चिन्छ तेरो दाईको साथी हो दाईको साथी बनेपछि अलिकति ममा हौसला बढ्यो र त्यसपछि मैले त्यो दिन बेलुका दाईलाई जापानमा फोन गरेँ जापानले जापानबाट दाईले भन्नुभयो मेरो साथी हो मधेसको मान्छे हो स्कुल पढ्दा ठिकै थियो तर अहिले के छ मलाई थाहा छैन नानी आफ्नो जीवनको निर्णय गर्ने अधिकार अब तिमीहरूलाई छ म जापानमा बसेर के भनौँ दाईको भनाइ पनि ठिकै थियो त्यो दिन करिब आधा घण्टा जति मैले कुरा गरेँ आमाले कुरा गर्नुभयो बुबाले कुरा गर्नुभयो आमा बुबाले राम्रो देखेपछि मैले नराम्रो कसरी भन्नु ढेर्का कल्याण त्यसको करिब पन्ध्र दिन जति म घर बसेर काठमाडौँ फर्केँ समय बित्दै गयो ढेर्का ल्याउन् दाईहरूले काठमाडौँको बुकमतीमा छ छ आना जग्गा किन्नु भएको थियो बुबाले व्यवस्था गरिदिनु भएको थियो बोगमती भन्ने ठाउँमा ललितपुरको र त्यहाँ दुईवटा घर बन्दै थियो दुईजना छोरालाई कोरिया र जापानबाट पठाएका पैसाहरू त्यहाँ खनाउँदै हुनुहुन्थ्यो बुबाले र हामी बुगमतीमा बस्थ्यौँ त्यति बेला अर्थात् बुगमतीमा सरिसकेका थियौँ हामी आमा जाने आउने गर्न थालिसक्नु भएको थियो जीवनमा परिवर्तन हुने कुरामा छिटो छिटो परिवर्तन भएको थियो हाम्रो परिवारमा त्यसैले हामीलाई कसैले रिस मानेर हेर्थे कसैले प्रगतिको दायराभित्र हेर्थे डियर कल्याण मैले फोटो पनि पठाएको छु भोगमतीको दाईको दुईटा घरको म सुनाउँछु आज तपाईँलाई मेरो कथा विक्रमसम्म दुई हजार चौसठी साल लाग्दासम्म निरन्तर त्यो परिवारसँग विवाह गर्ने नाता गाँसिरहेको थियो मेरो केटाले इन्जिनियर सकाएर सकाएपछि आउने कुरा थियो र म कुरेर बसिरहेकी थिएँ ठुलो दाई पनि आउनु भए दुई हजार चौसठी सालमा दाईको विवाह भयो चौसठी सालमा र त्यसको लगत्तै अर्को दाईको पनि विवाह हुने कुरा थियो र अर्को दाईको कुरा विवाह हुने कुरा लगत्तै भएपछि दाई फेरि जापानबाट फर्कनु भयो मलाई राम्रोसँग याद छ माघ महिनाको पारिलो घाम लागेको थियो बाहिर टेर्कल्यान हामी पशुपतिमा थियौँ दाई दाईको भाउजू र अर्को दाईको नयाँ भाउजू विवाह नभएकी भाउजू र दाई हामी सपरिवार भनौँ पशुपतिको यात्रामा थियो भगवानसँग आशीर्वाद माग्ने यात्रामा त्यति बेला अचानक त्यही केटा भेट भयो जो मलाई हेर्न आएको थियो हामीलाई देख्न साथ ऊ अचम्म मान्यो मेरो दाईसँग अगालोमा बाँधियो कहाँबाट आएको त त तर म चल्यो तिनीहरूको र त्यसपछि पशुपतिको दर्शन गर्न आएको हिजो मात्र आएको इन्डियाबाट अनि उसले मतिर हेऱ्यो र मलाई भन्यो मैले तिमीलाई फोन गरेकी थिएँ गरेको थिएँ तिमीले उठाएनौ मलाई यादै भएन मैले यही भने सायद नयाँ नम्बर भएर मैले याद नगरेकी त्यही भने त्यसपछि हामी त्यहाँबाट चिया खायौँ पशुपतिको दर्शन सकेर खाजाहरू पनि खायौँ ल्याउन त्यो केटा पनि त्यही थियो त्यसपछि हामीले टेलिफोन नम्बर साटासाट गऱ्यौँ मलाई पनि त्यो केटा मन पर्यो मैले पुलुक्क उतिर हेरेँ ऊ मतिर हेरेर मुसुक्क हाँस्यो भाउजूले जिस्काउनु भयो नानीलाई मन परे जस्तो छ भनेर दाईहरूले केही भन्नु भएन एउटी बहिनी माया गर्नुहुन्थ्यो र मेरो मलाई अगालो मार्दै दाइले भन्नुभयो मेरी कान्छी बहिनी प्यारी छ त्यो केटाले पनि केही भनेर हाँस्यो लाज मार्यो त्यसपछि सबैजनाको हाँसो उठ्यो हामी त्यहाँबाट छुट्यौँ र त्यसको लगत्तै केही बेरमै आमाले फोन गर्नुभयो तिमीहरूको त भेट भइसकेको छ रहेछ हामीले भेटाउनको लागि कुरा गरेका थियौँ फेरि तर तिमीहरूको पहिले नै भेट भइसकेको रहेछ यो राम्रो कुरा हो राम्रो सायद हो आमाले त्यही भन्नुभयो तर जीवनमा कोही मान्छे भेटिन्छन् कोही मान्छे छुट्टिन्छन् कोही आफ्ना जस्तो लाग्छन् कोही टाढाका जस्तो लाग्छन् कोही पराई पनि आफ्नो लाग्छन् कोही आफ्ना पनि पराई भएर जान्छन् जीवनको यही नियतिले खोपेको यो घाउ कति अप्ठ्यारो र कति गहिरो छ डियर कल्याण म तपाईँलाई सुनाउँछु बस मात्र तपाईँलाई सुनाउँछु डियर कल्याण लाखौं लाख मानिसका लाई जीवनका वास्तविक घटनाहरू सुनाएर मान्छेको मनभित्र बस्न सफल डियर कल्याण म तपाईँलाई सुनाउँछु आज मेरो कथा बस तपाईँलाई इमेज एफएम 97.9. डियर कल्याण पुरा गर्न नसकिने मनका अभिभाराहरू र पूरा भएर पनि कर्तव्य पथमा हिँड्न नसकिने जीवनका तिनै अभिभाराहरू सपनाहरूमा रुमल्ली लिइरहने र जीवनमा भेट्न नसकिने अधेरा र अँधेरीमा रम्ने पहेलीहरू कहिले खुसीमा कहिले दुःखमा कहिले पीडामा कहिले उमङ्गमा र कहिले फेरि आँसुको भेलमा बग्दै जाने जीवनका अनगिन्ती बिम्ब र प्रतिबिम्बहरू र तिनै बिम्ब र प्रतिबिम्बका यथार्थ छायाहरू कति चोटिला र कति दुःखदायी हुन्छन् म कसरी सुनाउ ढेर कल्याण तपाईँलाई मेरो कथा जब जब जीवनले जीवनलाई पछाडिबाट धकेल्दै लान्छ जिन्दगानीका प्रारूपहरू यसरी बदलिन्छन् डियर कल्याण कि ती प्रारूपहरू आफ्ना सोपानमा अङ्कित भएर जीवनलाई गिज्याइरहन्छन् जिन्दगानी सोचे जस्तो हुँदैन भन्छन् पूर्वजहरू जिन्दगानी सोचे जस्तो हुँदैन भन्छन् अग्रजहरू र जिन्दगानी सोचेको जस्तो कदापि हुन सक्दैनन् भन्छन् यथार्थका शिक्षकहरू समयका पाठहरूले यही सिकाउँछन् तर पनि मान्छे आफ्नो सपनामा हराउन छोड्दिन यदि जीवनमा मान्छेसँग सपना हुँदैन भने मान्छे बाँच्न चाहँदैन मान्छेलाई बाँच बाँच्न दिएको छ मान्छेलाई बाँच्न सिकाएको छ कल्पनाले परिकल्पनाले त्यही परिकल्पनाको कुरा गर्छु म डियर कल्याण त्यही परिकल्पनाको कुराहरू सुनाउँछु म डियर कल्याण तपाईँलाई दिल खोलेर सुनाउँछु जीवनका अनगिन्ती घाउहरू चोटहरू बिम्ब र प्रतिबिम्बभित्र रहिरहेका मेरा यी अनगिन्ती बहरू आज दिल खोलेर सुनाउँछु तपाईँलाई यसरी बुबा र बुबाको साथीले ख्याल ख्यालमै गरेको कुरा यथार्थमा परिणत हुन थाल्यो अर्थात् हामी विवाह बन्धनमा बाँधिने कुरा निश्चित जस्तै भयो तर पनि मेरो र कमलको बीचमा कम कुराकानी हुन्थ्यो मलाई थाहा छैन यस्तो किन हुन्थ्यो म सोच्थेँ अचेलको जमानामा केटाकेटी विवाह गर्ने परिवारले अनुमति दिएपछि त जानै फालेर हिँड्छन् कुममा कुन जोडेर हिँड्छन् अगालो मारेर हिँड्छन् रेस्टुरेन्टमा बसेर मिठा मिठा खानेकुरा खान्छन् र मिठा मिठा सपनाहरू देख्छन् जहाँ पनि देख्छन् मन लागेको गर्छन् मन लागेको ठाउँमा कुद्छन् जान्छन् सिनेमा हलमा सँगै बसेर तिन घन्टाको फिल्म हेर्छन् र आफ्नो जीवन पनि त्यस्तै भएको परिकल्पना गर्छन् र फिल्म सकिए पनि नउठ्ने बाचाका साथ आफ्नै सिटमा टाँसिएर बस्छन् तर हाम्रो पालमा त्यस्तो भएन कमल अर्कै खालको केटा थियो कल्याण ऊ अलिकति बुबा आमादेखि डढाउने र बुबा आमाको कुरा सुन्ने विशेष गरी आमाको कुरा सुन्ने उसको बानी थियो ऊ जहिले पनि मसँग कुरा गर्दा भन्थ्यो मेरो आमाले यस्तो भन्नुहुन्छ म कसरी गर्ने ऊ अलिकति परम्परावादी सोचमा हिँडेको केटा थियो मलाई इन्जिनियर पढेको भए पनि ढेर कल्याण मैले यो कसरी थाहा पाउँथे भने मैले कहिलेकाहीँ उसलाई कुनै कुरा पठाइदिन खोज्दा र कुनै कुरा दिन खोज्दा उसले सहजताका साथ लिन्थ्यो तर बीचमा कुरा अल्झाउँथ्यो अनेक कुरा गाँठो पारेर कुरा गर्थ्यो म भन्थे यसरी गाँठो पारेर कुरा गर्ने मान्छे मलाई मन पर्दैन दिल खोलेर कुरा गर्नुपर्छ ऊ हाँस्थ्यो र भन्थ्यो मलाई माफी गर म अलिकति जान्दिनँ भन्थ्यो हेर्दा सोझो पनि थियो कहिले पनि नराम्रो कुरा गर्दैन थियो चाँड रक्सी चुरोट केही खाँदैन थियो ढेर कल्याण असल स्वभावको थियो कमल साँच्चै भन्नुपर्दा उसको मनमा कुनै त्यस्तो भाव थिएन ऊ सबैलाई राम्रै सोच्थ्यो तर केही आफन्तहरूको कुरा गर्दा ऊ अलिकति चिडिएको कुरा गर्थ्यो र तिनीहरूको रिस गर्थ्यो कहिलेकाहीँ भन्थ्यो मेरो काकाको छोराले दिल्लीबाट विवाह गरेको थाहा छ दिल्लीमा उसलाई घर नै दाइजो पायो उसले मैले भन्थे छिछि दाइजोको कुरा नगर दाइजो लिने भए अहिले नै गइहाल मैले यस्तै भन्थे हाम्रो परिवारप्रति उनीहरूको परिवारको लगाव बेग्लै थियो किनकि दाईहरूले विदेशमा मेहनत गरेर पसिनाको धार बगाएर काठमाडौँमा घर ठडाउनु भएको थियो काठमाडौँ नभनौ अलिकति पारी बोगमतीमा तर राम्रै थियो बोगमतीको सेरो फेरो अत्यन्तै राम्रो लाग्थ्यो मलाई जावलाखेल रिङ रोडबाट बस चढेर जान्थ्यौँ हामी र जाने आउने गर्थ्यौँ पछि आमा पनि त्यहीँ बस्न थाल्नुभयो बोगमतीमै र हामी बगमतीकै रैथाने जस्तै भयो डियर कल्याण उता अर्घा खाँचीमा घर यता काठमाडौँमा घर बुबाको सम्पत्ति पुग्ने थियो हामीलाई के चाहियो दिदीहरूको विवाह भइसकेको थियो म बाँकी थिएँ दाईहरू जसोतसो धेरै पढ्न नसके पनि आर्थिक स्थितिले मजबुत भइसक्नु भएको थियो भाउजूहरू दङ्ग हुनुहुन्थ्यो राम्रो श्रीमान पाए भनेर त्योभन्दा खुसी अरू के नै हुन्छ धेरै पढे लेखेकाले के पो नापेका छन् र जस्तो लाग्थ्यो डियर कल्याण तर म चाहिँ पढ्न चाहन्थे त्यसैले मेरो पढाइ निरन्तर अगाडि बढ्दै थियो त्यतिकैमा त्यही सालको कुरा गर्छु अर्थात् विक्रमसम्म दुई हजार पैसठी सालको माघ अठाइस गते हाम्रो एङ्गेजमेन्ट हुने कुरा भयो एङ्गेजमेन्टमा के लाउने कसो लाउने धेरै कुरा भयो र त्यसपछि केटा पक्षले भन्यो इङ्गेजमेन्ट कहाँ गर्ने भनेर त्यसपछि इङ्गेजमेन्ट काठमाडौँमै गर्ने कुरा भयो हामीले गाउँमा गर्न अप्ठ्यारो मानेर हामीले जाउला खेलको एउटा होटेलमा गऱ्यौँ पुरानो होटेल तर अहिले त्यहाँ विवाहका कार्यक्रमहरू थुप्रै हुने गर्छन् पुरानो नारायणी होटेल पुलचोकमा सबैलाई अवगत भएको ठाउँ हो र हाम्रो इङ्गेजमेन्ट पनि त्यही हुने भयो र त्यसपछि सामानहरू किन्नको लागि कमललाई मैले बोलाए कमल आए सुनका औँठीहरू के के किन्नुपर्छ साइजको लागि हामी सँगसँगै गयौँ त्यति बेला कमलले अलि धेरै डिमान्ड गरे जस्तो लाग्यो ल्या म त सोझी केटी मैले बुझिनँ मैले भने जे जे भन्नुभएको छ म त त्यही गर्छु तर उसले अलिकति कुरा अलिकति अप्ठ्यारो माने जस्तो गरे तर मैले केही पनि सुनिन आफ्नो मनमा जे छ दिल खोलेर भने उसलाई र मैले उसलाई पनि भन्थे तिमी दिल खोलेर कुरा गर कुरा लुकाउनु हुँदैन ऊ केही बोल्दैन थियो सोझो भनौँ भने धेरै सोझो थियो जाँड रक्सी खाँदैन थियो कुनै कुरा गर्दैन थियो केटीको त कुरा समेत गर्दैन थियो मलाई कल्याण लाग्थ्यो यस्तो केटा मान्छे पाउनु पनि राम्रो कुरा हो तर अर्कोतिर ऊ मनमा के थियो मलाई थाहा थिएन त्यो दिन उसले अलि धेरै डिमान्ड गरे तर मैले त्यसको कुरा बुझिन विक्रम शर्मा दुई हजार पैँसठी सालको माघ अठाइस गते एङ्गेजमेन्ट भयो डियर कल्याण धुमधामसँग एङ्गेजमेन्ट भयो मलाई राम्रोसँग याद छ त्यति बेला मेरो ठुलो दाई नआए पनि अर्को दाई आउनुभयो ठुलो दाईले जापानबाट फोन गर्नुभयो आफूले सकेसम्मको पैसा पठाइदिनु भयो अर्को दाई बुबाको कुनै कुराको कमी थिएन म घरकी कान्छी छोरी भाग्यमानी थिए ढेर्गल्या तर त्यो दिनको इङ्गेजमेन्ट म सुनाउँछु ढेर्गल्या त्यसपछि के भयो म आज सुनाउँछु तपाईँलाई मेरो कथा मेरो जीवनको वास्तविक घटना सुनाउँछु ढेर्गल्या म आज तपाईँलाई बस तपाईँलाई कतिपय सम्बन्धहरू स्वर्गबाट मिलाएर पठाइएका हुन्छन् र कतिपय सम्बन्धहरू धरतीमा सिर्जना गरिएका हुन्छन् स्वर्गबाट मिलेर आएका जोडीहरू र धरतीमा सृजित जोडीहरूमा भिन्नता हुन्छ फरक हुन्छ मलाई त्यस्तै लाग्छ डियर कल्याण कहिलेकाहीँ जीवनले समयले भाग्यले मान्छेलाई उल्टो बाटो हिँड्न सिकाउँछ मान्छे रहरले उल्टो बाटो हिँड्दैन मान्छे कहरले जीवनलाई जीवनसँग गाँच्न सक्दैन जीवनका यी नमिल्ने तालहरू जब मिलाउन खोज्छ मान्छेहरू तब समय बेजोडा अक्षर जस्तै हुन्छ त्यसपछि यता मिलायो उता भत्कन्छ उता भत्कायो यता मिल्दैन यसरी इङ्गेजमेन्ट भयो हाम्रो र इङ्गेजमेन्ट भएपछि त्यो दिन बेलुका हामी हाम्रो घर आयौँ बोगमती पार्टी सकाएर र त्यो दिन मैले आमालाई भने कमलले गरेको कुरा आमाले जिब्रो टोक्नु भयो र मैले दाईलाई पनि भनिदिएँ र मैले बुबालाई पनि भनिदिएँ भाउजूहरू हुनुहुन्थ्यो सबैको अगाडि जस्ताको तस्तै भनिदिए सबैले अँध्यारो मुख लाए होइन जिस्किएको होला भन्टारी तर त्यसको एक हप्तापछि बाबाको कानमा एउटा प्रस्ताव आयो एउटा उसले आफै आफ्नै ब्रान्डको एउटा कार र काठमाडौँमा एउटा घडेरीको डिमान्ड आयो कल्याण कमलको पक्षबाट बुबा त रुन थाल्नु भयो बुबाको आँखाबाट बर्र आँसु झरे मेरो बुबाले कहिल्यै पनि परिकल्पना गर्नुभएको थिएन कि त्यस्तो प्रस्ताव आउँछ भनेर सानैदेखि तिम्रो छोरी मनपर्छ तिम्रो छोरीलाई बुहारी बनाउँछु भन्दै भएको इन्जिनियर अङ्कलको सपना अर्कै रहेछ धन सम्पत्ति पनि रहेछ त्यसपछि समय त्यसपछि म मौन भएर बसिरहे ढेर्का ल्याउँ त्यसपछि म चुपचाप चुपचाप बसिरहे मैले केही बोल्नै सकेन त्यो पल मैले केही सोच्नै सकेन मलाई यो कुरा सुनाइएको थिएन डियर कल्याण मलाई यो कुरा भनिएको थिएन मैले अर्को दिन मात्रै थाहा पाएँ भाउजूबाट होइन केटाको पक्षले यस्तो यस्तो माग्दैछन् भनेर म त छक्क परेँ डियर कल्याण मैले कुरै बुझ्न सकेन र कमलले भनेको कुरा सम्झेँ त्यसपछि मैले कमललाई फोन गरेँ कमलले फोन उठाए मैले सिधै प्रश्न गरेँ यस्तो यस्तो भनेको हो भने हो भने उसले तिमी पढे लेखेको केटा किन यस्तो भनेको होइन मेरो काकाको छोराहरूको यस्तो छ मैले तिमीलाई पहिलेदेखि भनेको भनेर उसले उल्टो कुरा गर्यो उसले आफ्नो काकाको छोराहरूलाई देखाउनको लागि हामीबाट दहेज लिन चाहेको रहेछ कल्याण दहेज भनेर सिधै कुरा आएन घुमाउरो पाराले आयो अनि बुबाले दिने विचार गर्नुभयो दाईले जापानबाट फोन गरेर मलाई भन्नुभयो चिन्ता नगर त्यति सानो कुरा त म दुई वर्षको मेहनतले कमाइदिन्छु बहिनी चिन्ता नगर भाउजूले पनि सम्झाउनु भयो दाईले भन्नुभएको छ चिन्ता नगर नगर्नुहोस् नानी भनेर निरूपा नानी भनेर ठुलो भाउजू र अर्को भाउजूले पनि सम्झाउनु भयो र कोरियाको दाईले पनि मलाई उताबाट फोन गर्नुभयो र सम्झाउनु भयो विवाहमा दुवैजना दाईहरू जुट्ने तयारी थियो तर त्यो दिन मैले भने म यो विवाह गर्दैन भने डेयर कल्याण मैले गल्ती भने कि सही भने मलाई थाहा भएन मैले सोचे मेरो परिवार यति सक्षम छ म अब बिचमा अलिकति पढाइ बिग्रेर हो दुई तिन वर्ष मेहनत गरेँ भने मेरो मास्टर्स लेभलको पढाइ सकिन्छ म के कममा के चिजमा कमी छु मैले आफैले आफूलाई प्रश्न गरेँ भित्र यति ठुलो आत्मविश्वास जागेर आयो ढेर कल्याण र मैले विवाह गर्दिनँ भनेर लिएँ मामा घरतिरबाट दबाव आयो केटीको पक्षबाट दबाव आयो बुबाको दबाव आयो आमा त रुनुभयो मैले भने अब एउटी नारी भएर रुनु हुँदैन हजुर मेरो ठाउँमा भएर सोच्नुहोस् आज गाडी मागेको छ काठमाडौँमा एउटा घडेरी मागेको छ भोलि घडेरीमा घर बनाइदियो भन्ला भोलि घरको माथि छानामा हेलिकप्टर ल्यान्ड गर्ने हेलिप्याड बनाइदियो भन्ला के के बनाउँदै जाने हामी हुँदैन एङ्गेजमेन्ट तोड्छु मैले उसलाई टेक्स्ट पठाएँ डियर ल्याउनु मैले उसलाई इमेल पठाएँ यो विवाह हुँदैन भनेर त्यसपछि तिनीहरू त छागाबाट खसे जस्तो भयो तिर्कल्याउन् मैले चारैतिर हल्ला गरेँ काठमाडौँको एउटा साप्ताहिक पत्रिकाले त ठुलो न्युजै बनाएर छाप्यो मैले त्यसको कटिङ पनि तपाईँलाई पेस्ट गरेको छु गरेको गरेकी छु ढेर्कल्याउन् इमेल मार्फत पढ्नुहोस् त्यो पत्रिकाले त न्युज बनाएरै छाप्यो सब चिज सहँदै गए धेरै गाह्रो भयो डियरकला मान्छेहरूले नराम्रो नियतले हेर्न थाले मलाई केटीमा खोट भएर केटाले विवाह गरेन भन्ने कुरासम्म आयो तर थाकेन डियर कल्याण अगाडि बढ्दै गए त्यो साल रोएर बिताए कमलको याद आउँथ्यो सहज थियो सरल थियो केटा बेङ्गलोरबाट आउँदा धेरै धेरै सामानहरू ल्याइदिन्थ्यो मोबाइल सेटहरू ल्यापटपहरू बोकेर ल्याउँथ्यो सिकाउँथ्यो माया गर्थ्यो जाँड रक्सी खाँदैन थियो केटीको कुरा गर्दैन थियो बस्दा पनि टाँसिएर बस्दैन थियो अलिकति अलग भएर बस्थ्यो बरु महिनै उसँग कतिपय रेस्टुरेन्टमा जाँदा उसँग नजिक भएर भन्थे अलि ओरा आउन भन्थे लजाउँदै ओरा आउँथ्यो केटा असल थियो ढेर्का ल्याउनु तर उसको नियतमाथि किरा पर्यो मेरो परिवारले के के दिन्थ्यो मलाई थाहा छैन कान्छी छोरी दिदीहरूलाई मोह माया थिएन म जे भने पनि परिवारबाट ल्याउन सक्थे उसले पछि भनेको भए म रोई कराई दाईहरूले गर्थे बुबाले गर्नुहुन्थ्यो सम्पत्ति थियो तर उसले पहिले प्रस्ताव राख्यो त्यो त व्यापार जस्तो भयो डेर कल्याण भएन र मैले विवाह तोडेपछि कमल रोयो एकपटक फोनमा किन त्यस्तो गरेको भनेर मैले कडा जवाब दिएपछि मैले त्यसो गरेको थिएन भनेर भने उसले त्यसो भए मलाई लिन आऊ भनेर मैले उसलाई प्रश्न पनि राखेँ मलाई लिन आउन सक्छु म घर छोडेर जान्छु भने तर ऊ आएन डियर कल्याण किनकि ऊ बुबा आमा जे भन्नुहुन्छ त्यही मान्न तयार थियो ऊ केटा जस्तो थिएन त्यसैले मैले विवाह तोडेँ र विक्रमसम्म दुई हजार अडसठी साल भएर मैले अन्तर्जातीय विवाह गरेँ मेरो श्रीमानको फोटो पनि समावेश गरेकी छु मेरो छोरी छोरीको फोटो हेर्नुहोस् त ढेर कल्याण के हामी दुखी छौँ यो परिवार मैले अन्तर्जातीय विवाह गर्दा मलाई समाजले हेप्यो गाली गर्यो तर मैले गरेँ मलाई श्रीमान ठिक लाग्यो यो संसारमा धेरै केटाहरू पाइन्छन् तर श्रीमान पाउन गाह्रो हुँदो रहेछ डियर कल्याण मैले केटा हेरेन मैले श्रीमान हेरेँ आज मेरो श्रीमान कलेज पढाउनुहुन्छ विज्ञान विषयमा जातको के कुरा जात निको ठुलो सानो हुन्छ सबको रगत रातो उहाँको माया मेरो लागि आदरणीय छ मलाई अलिकति गाह्रो भयो भने किचनमा गएर खाना बनाउनुहुन्छ छोरीलाई स्कुल पुर्याउनुहुन्छ सब चिज ठिक छ हामीसँग के को लागि चाहियो अत धन सम्पत्ति र दाइजो आज म ठिक छु डियर र कमलले पनि विवाह गरे तराईबाट त्यसपछि म सुनाउँछु उसले धेरै दाइजो लियो मैले बधाई पनि दिएँ तिमी दाइजो लिएर बस मलाई दाइजो होइन मलाई प्रेम चाहिन्छ मलाई सद्भाव चाहिन्छ मलाई माया गर्ने केटालाई म विवाह गर्छु भनेर मैले अन्तर्जातीय व्यवहार हो आज सबैबाट स्याबासी पाएकी छु डेयर कल्याण र आज धेरै पछि हाम्रो विवाह भएको पछि मेरो श्रीमानलाई सोधेर मैले यो कथा लेखिरहेकी छु त्यसैले यो तपाईँको आवाज मार्फत लाखौं लाख मानिसलाई म सुनाउन चाहन्छु यो संसारमा धन पनि चाहिन्छ धन नभएर केही चल्दैन धन सबभन्दा महत्वपूर्ण कुरा हो तपाईँ भरि विभिन्न चिजहरू राख्नुहोस् र पैसा राख्नुहोस् पैसा सबभन्दा ठुलो कुरा हो तर सब चिज पैसा होइन सब चिज धन होइन धनभन्दा पनि ठुलो कुरा हुन्छ माया मायालाई चिन्न सक्यो भने त्यसले धनलाई पनि जित्छ र मायालाई चिन्न सकेन भने धनले मायालाई जित्छ यही फरक छ माया र धनमा जिन्दगी र यथार्थमा अनि माया र धनमा यही फरक से देर कल्याण बस